प्रसादी एकाडेमी देशभरकै सर्वोत्कृष्ट उच्च मावि भएको छ चितवनलाई शैक्षिक हबको रूपमा पनि लिइन्छ शैक्षिक हबको रूपमा विकसित चितवन जिल्लामा शैक्षिक संस्थाहरूको सङ्ख्या बढे पनि उनीहरूले दिने शिक्षाको गुणस्तर भने खस्कँदै गएको छ चितवनमा गुणस्तरीय शिक्षा उच्च शिक्षा अध्ययनका लागि गोर्खा तनहु लमजुङ नवलप्रासी मकवानपुर लगायतका जिल्लाबाट वर्षेनी हजारौँको सङ्ख्यामा विद्यार्थीहरू चितवन झर्ने गर्दछन् परीक्षामा सहभागी विद्यार्थी सङ्ख्या र सम्बन्धित उच्च माविको विविध पक्षलाई मापदण्ड बनाई उच्च मावि परिषदले हरेक वर्ष वार्षिक नतिजा सार्वजनिक गर्दै आएको छ न्यूनतम एक सय उन्नाइस विद्यार्थीलाई परीक्षामा सहभागी गराउने उच्च मावि मात्र प्रारम्भिक छनौटमा परेका हुन् यसअघि केही वर्षहरूमा देशकै उत्कृष्ट कलेजको सूचीमा आफूलाई राख्न सफल उमाविहरूले भने यस नतिजामा आफहरू विश्वस्त नभएको प्रतिक्रिया दिएका छन् शैक्षिक कार्यक्रम दुई हजार उनासत्तरीको तुलनात्मक नतिजा सार्वजनिक गर्दै उच्च मावि परिषदले उपत्यकाका अधिकांश निजी उच्च माविहरूलाई उत्कृष्ट ठहर गरेको छ चितवनका चर्चित र गुणस्तरीय शिक्षा प्रदायक भनेका निजी उच्च माविहरू अर्किड गुरुकुल एपेक्स प्रेरणा और्मा एसओस कलेजको उपस्थिति राष्ट्रिय स्तरमा कमजोर देखियो कुनै समय उच्च मावितर्फ नेपाल पहिलो दोस्रो र उत्कृष्ट दसका विभिन्न स्थानमा आफूलाई उभ्याउन सफल चितवनका अर्किड साइन्स कलेज यस वर्ष उत्कृष्ट पच्चिसभित्र पनि पर्न असफल भयो कलेजका कार्यकारी अध्यक्ष देवेन्द्र ढकाल भन्नुहुन्छ प्रतिस्पर्धामा अन्य कलेजले राम्रो गरे होलान् तर हाम्रो समग्र परीक्षाफल भने कमजोर छैन अर्किड साइन्स कलेज अघिल्लो वर्ष बयानब्बे प्रतिशत विद्यार्थी पास गराएको थियो यस कलेज चितवनमा भने अब्बल रहँदै आएको छ उच्च माविहरूको सङ्गठन हिसान नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका ढकालले यस वर्ष उच्च माविले सार्वजनिक गरेको नतिजाबाट अचम्मित बनेको प्रतिक्रिया दिनुभएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्चले दुई हजार उनासत्तरी सालको एसएलसी परीक्षामा निजी विद्यालयतर्फबाट प्रथम हुने छात्र छात्रालाई सम्मान गरेको छ छात्रतर्फ रत्नगरमा रहेको हिमालय आवासीय माविबाट एसएलसी दिएका प्रकाश चौधरी र छात्रतर्फ पञ्चकन्या विद्या मन्त्रीकी सोनाम कलवारलाई रेडियोले सम्मान गरेको हो सम्मान कार्यक्रममा रेडियो अर्पणका सचिव मोहदत्त पौडेल लेखा समिति सदस्य हेमराज आचार्य तथा रेडियो अर्पणका कर्मचारीको उपस्थितिमा मेधावी छात्र छात्रालाई अबिर लगाई खाद र रेडियो अर्पणका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यले बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो साथै रेडियो अर्पणले जिल्ला प्रथम भएका विद्यार्थीहरू चौधरी र कलवारसँग एसएलसीको बारेमा प्रत्यक्ष स्टुडियोमा अन्तर्क्रिया समेत गरेको थियो एसएलसीमा चौधरीले सात सय एकतिस र कलवारले सात सय चौबिस अङ्क ल्याउनु भएको थियो यस वर्षको एसएलसी परीक्षामा सनराइज स्कुलकी छात्रा दिपा गुरुङले आफू छात्रातर्फ चितवन पहिलो भएको दावी गर्नुभएको छ उहाँले एसएलसीमा आठ सय पूर्णाङ्कमा सात सय पच्चिस अङ्क नब्बे दशमलव छ दुई पाँच प्रतिशत ल्याएर आफू छात्रतर्फ जिल्ला प्रथम भएको दावी गर्नुभएको हो यसअघि छात्रातर्फ रत्नगर दुईमा रहेको पञ्चकन्या विद्या मन्दिरबाट परीक्षादेखि सुनम कलवारले छात्रतर्फ जिल्ला प्रथम भएको दावी गर्नुभएको थियो कलवारले सात सय चौबिस अङ्क अर्थात् नब्बे नब्बे दशमलव पाँच प्रतिशत प्राप्त गरेकी छिन् तर सनराइजकी दिपा गुरुङले भने कलवारको भन्दा एक अङ्क बढी ल्याएकी छिन् गुरुङको लब्धाङ्कको प्रतिलिपि पनि रहेको छ गुरुङले आफ्नो सफलताको श्रेय अभिभावक र शिक्षकलाई दिएकी छिन् नेपाल पत्रकार महासङ्घ चितवन कार्य समितिको बिहिबार सम्पन्न बैठकमा विगतमा भएका कार्यक्रम र गतिविधिका बारेमा समीक्षा गरिएको छ महासङ्घको नयाँ सदस्यताका लागि शाखामा आएका निवेदनको अध्ययन गरी कार्य समितिको आगामी बैठकमा विवरणसहित राय पेश गर्नका लागि शाखाका सचिव राधेश्याम कतेडाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ समितिको सदस्यहरूमा शाखाका सल्लाहकारहरू कृष्ण गिरी दिनेश कुमार थपलिया र कार्यसमितिका सदस्यहरू विनोद बाबु रिजाल र होमनाथ सापकोटा रहेका छन् बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालभित्र स्थापना भएको आर्थिक सहायता केन्द्रबाट बिरामीहरूलाई दिइने सेवा सुविधा रोकिएको छ आर्थिक सहायता सम्बन्धी मापदण्ड दुई हजार पैँसठी अनुसार क्यान्सर भएका बिरामीहरूलाई सरकारबाट प्रति व्यक्ति पचास हजार प्रदान गर्नुपर्ने भए पनि बजेटको अभावमा गत जेठ दुई गतिदेखि लागू हुने गरी सेवा रोकिएको आर्थिक सहायता केन्द्रकी पवित्रा सुवेदीले बताउनुभयो औषधि उपचार सम्बन्धी सेवा सुविधा नै रोकिएपछि बिरामीहरू मर्खामा परेका छन् दुई हजार छैसठी साल असोज उनातिस गते स्थापना भएको यो केन्द्र पटक पटक रोकिँदै सञ्चालन हुँदै आएको छ बजेट अभावकै कारण देखाउँदै दे दुई हजार उनासत्तरी जेठ दुई गते बन्द भएको यो केन्द्र चैत्र सत्ताइस गते पुनः खुलेको थियो एकातिर बजेट अभावमा बिरामीले पाउनुपर्ने स्वास्थ्य उपचार सम्बन्धी छुट पाएका छैनन् भने अर्कोतिर पहिलेको उधारो नतिरेकाले साझाले पनि औषधि दिएको छैन अस्पतालले साझालाई तिर्नुपर्ने बक्यौता छयत्तर छ अस्पतालले पैसा नदिँदा आफूहरूलाई समेत समस्या परेको साझाका काउन्टर इन्चार्ज हरिराज वाग्ले बताउनुभयो आर्थिक सहायता केन्द्रबाट हालसम्म पाँच हजार आठ सय नब्बेजनाले पैँतालिस लाख त्रियासी हजार छ सय बैसठीको सेवा पाएका छन् कोराक गाविसका चेपाङ समुदायलाई बिहिबार बाख्रा वितरण गरिएको छ व्यावसायिक बाख्रा पालन सम्बन्धी तीन दिने तालिमपछि उनीहरूलाई बाख्रा वितरण गरिएको हो विकट क्षेत्रका विभिन्न चेपाङहरूको जीवनस्तर उकास्नको लागि तालिमको आयोजना गरी बाख्रा वितरण गरिएको कृषि विकास बैङ्क क्षेत्रीय तालिम केन्द्र वीरेन्द्रनगरका तालिम प्रमुख बाबुराम पोखरेलले बताउनुभयो बेउपोजीका रूपमा तालिममा सहभागी एक्काइसजनालाई एक एकवटा बाख्रा वितरण गरिएको थियो तालिममा व्यावसायिक बाख्रा पालन र यसका फाइदाहरूका बारेमा जानकारी दिएको प्रमुख पोखरेलले बताउनुभयो तालिममा सहभागी महिला गङ्गा चेपाङले तालिम आफरका लागि निकै फलदायी भएको बताउनुभयो तालिम समापन समारोहमा बाख्रा वितरण गर्नुहुँदै कृषि विकास बैङ्क क्षेत्रीय कार्यालय बिरगन्जका संयोजक नरेश कुमार रोकाले कृषि बैङ्कको मुख्य उद्देश्य भनेको कृषिमा आधारित व्यवसायमा लगानी गरी विपन्न वर्गको उत्थान गर्नु रहेकाले चेपाङ समुदायलाई तालिम दिएको बताउनुभयो बाख्रा वितरण कार्यक्रमका प्रमुख अतिथि रहनुभएका रोकाले मेहनत गरेमा बिउ पोजीबाट मनज्ञ आमदानी गर्न सकिने बताउनुभयो गाउँ अपाङ्गता उत्थान निकाय समिति वीरेन्द्रनगरको भवन बिहिबार उद्घाटन गरिएको छ भवन उद्घाटनमा अपाङ्गता भएका पाँचजनालाई चेयर वितरण गरिएको थियो पूर्व अर्थमन्त्री एवं एमाले पोलिट सदस्य सुरेन्द्र पाण्डेले भवन उद्घाटनका साथै चेयर वितरण गर्नुभएको थियो गाउँ अपाङ्गता उत्थान इकाइ समिति वीरेन्द्रनगरका अध्यक्ष अजित चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहयोगी संस्थाको रूपमा बारुदी सुरुङ अभियान रहेको थियो अखिल नेपाल महिला संघ क्रान्तिकारी पदमपुर आठले ओडा कमिटी गठन गरेको छ भेलाले अनुपा रिजालको अध्यक्षतामा उन्नाइस सदस्यीय कमिटी गठन गरेको हो कमिटीको उपाध्यक्षमा मनाकुमारी पाण्डे र केश कुमारी चौधरी सचिवमा चन्द्र पौडेल कोषाध्यक्षमा डेगदेवी श्रेष्ठ सहसचिवमा सीता चापागाई रहनु भएको छ बेनु साईको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि पदमपुर गाविस अध्यक्ष भवानी नेौपाने रहनु भएको थियो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ ए माओवादीसँग एकता हुनै नसक्ने नेकपा माओवादीका उपाध्यक्ष सिपी गजरेलको दावीप्रति तपाईँ के भन्नुहुन्छ ए विद्रोहको बोली बी एकता त हुनै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 सय चार थोप्लो पाँच